খবর ট্রাফিক খবর ট্রাফিক খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज ललितपुरको बटुक भैरव अगाडि बिहिबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ लगनखेलबाट सातो बाटोतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको तिन चार चार नौ नम्बरको मोटरसाइकलको ठक्करबाट ललितपुर मडी खेलका छयत्तर वर्षका चन्द्रमान बमजनको ज्यान गएको ट्राफिक प्रहरीले सुनाएको छ उता दाङमा ट्र्याक्टरबाट खसेर एकजना बालिकाको मृत्यु भएको छ घोराईबाट गडवा जाँदै गरेको लो दुई त तिन तिन सुनाथ नम्बरको ट्र्याक्टर बिहिबार लक्ष्मीपुर एक कुइरे पानीमा खस्दा घोराई चार्की पन्ध्र वर्षीय हिरा घरती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएकी घरतीको राप्ती उपक्षेत्रीय अस्पताल घोराईमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ चितवनको फिसलिङमा बिहिबार बिहान कार दुर्घटना हुँदा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री किरण गुरुङसहित चारजना घाइते भएका छन् चितवनको मोगलिनबाट काठमाडौँ जाँदै गरेको ना दुई ख आठ चार दुई नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग एक छ सात नौ एक छ नम्बरको कार बिहान एक बजे कापसमा ठक्कर खाइ दुर्घटना भएको हो घाइते हुनेमा कार चालक हेटौँडाका सन्तोष लामा कास्कीका रमा गुरुङ र बोस गुरुङ रहेका छन् उनीहरूको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको छ केन्द्रीय सदस्य गुरुङसहित घाइते सबैको अवस्था खतरामुक्त रहेको चितवन प्रहरीले जनाएको छ भरतपुर नगरपालिका भित्रका सडकहरूमा भवन निर्माण सामग्री राख्ने काम र भत्केको सडक पुननिर्माण नगर्दा सर्वसाधारणले शास्ति खेप्नु परेको छ साँगुरा सडकहरूमा गिटी बालुवा थुपार्नाले सर्वसाधारणलाई आवजावत गर्न समस्या परेको छ महिनासम्म सडकमा निर्माण सामग्री राख्ने पार्टी भोज गर्ने र सामानले सडक ढाक्ने गर्नाले सडक प्रयोगकर्तालाई समस्या परेको हो नगरपालिकाको स्थानीय स्वायत्त शासन ऐन अन्तर्गत कुनै पनि सडकमा भवन निर्माणका सामग्री वा अन्य कुनै पनि सामान राख्न पाइँदैन राखेको चौबिस घन्टाभित्र हटाइसक्नुपर्ने हुन्छ तर नगरपालिकाभित्रका सडकमा यो प्रावधान लागू हुन सकेको छैन यस विषयमा आफरले पटक पटक जानकारी गराए पनि नगरवासीले आफरको आग्रहलाई अटेर गरेको भरतपुर नगरपालिका बातवडा शाखाका इन्जिनियर विराट विराट घिमिरेले बताउनुभयो नगर क्षेत्रको नानगढ भरतपुर कृष्णपुर लगायतका सडक ढाकिने गरी सामग्री राखिने गरेको छ अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नानगढ हेटुना बिरगञ सडक खण्ड खुल्ला छ